परराष्ट्र नीतिलाई सरकारले व्यावहारिक रूपमा प्रभावकारी बनाउनु पर्ने राष्ट्रपतिको भनाई राष्ट्रिय एकता र विकासलाई प्राथमिकता राख्न कलाकारलाई प्रधानमन्त्रीको आग्रह धनुषामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु बाढी पहिरोले दार्चुलामा उनातिस घरमा पूर्ण क्षति पच्चीस घर जोखिममा इराकमा आतंकवादी हमलामा एक सय बीस जनाको मृत्यु दुई विस्फोटनमा परि अन्य एक सय पचास जना घाइते र मेस्सीलाई राष्ट्रिय टीममा फर्काउन दबाव दिँदै अर्जेन्टिनामा व्यापक प्रदर्शन प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको परराष्ट्र नीतिलाई सरकारले व्यावहारिक रूप मा प्रभावकारी बनाउनु पर्ने बताएकी छिन् पाँच खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दक्षिण सुडानमा तैनात हुन जाने श्री पशुपति प्रसाद गण तेस्रो फट पठाएको शुभकामना सन्देशलाई राष्ट्रपति भण्डारीले सो कुरा उल्लेख गरेकी हुन् सन्देशमा हाल विश्वका विभिन्न द्वन्दरत राष्ट्रहरूमा संयुक्त राष्ट्र संघले शान्ति कायम गर्नका लागि अतुलनीय प्रयासहरूमा नेपाल सरकारले परराष्ट्र नीतिलाई व्यावहारिक रूपमा प्रभावकारी बनाई नेपाल र नेपालीको छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाको योगदानको प्रशंसा गरिएको छ सो अवसरमा सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र छेत्रीले नेपालको परराष्ट्र नीति बमोजिम नेपाली सेनाले नेपाल र नेपालीहरूको प्रतिनिधित्व गर्दै विश्व शान्तिका लागि द्वन्दग्रस्त स्थलहरूमा शान्ति सैनिकहरू तैनात गर्नुपर्ने उल्लेख गर्नुभयो प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र र गीत संगीत निर्माण गर्दा राष्ट्रिय एकता र विकासका विषयलाई प्राथमिकता राख्न आग्रह गर्नुभयो चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड विजेता कलाकारको सम्मानमा बालुवाटारमा दिवा भोज आयोजना गरी उहाँले राजनीतिसँगै कला साहित्य अर्थतन्त्र भएको कलाकार व्यङ्ग्य मात्रै नभई सहमति सहकार्य र विकासका विषयलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो उहाँले देश विकासमा योगदान पुर्याउने कलाकारलाई आग्रह गर्नुभयो कार्यक्रममा सूचना तथा संचार मन्त्री शेरधन राई नायक राजेश हमाल फानका अध्यक्ष रामकिशोर बोगटी लगायत दुई सय भन्दा धेरै कलाकार सहभागी थिए धनुषामा बसको ठक्करबाट दुईजनाको ज्यान गएको छ ज्यान जानेमा नाथ नगरपालिका दुईका रमदैयाका पच्चीस वर्षीय श्रवण यादव र वीरेन्द्र राहत रहेको प्रहरीले जनाएको छ पूर्व पश्चिम राजमार्गको वीरेन्द्र बजारमा आइतबार दिउँसो नासार ख एक सात छ दुई नम्बरको बसले ज पाँच प सैतिस नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो सबलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ नवलप्रासीको रजहरमा आज दिउँसो बस दुर्घटना हुँदा जना घाइते भएका छन् घाइते मध्ये सातजनाको अवस्था गम्भीर छ इलाका प्रहरी कार्यालय रजहरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत इलाका प्रहरी कार्यालय गाडी लु एक ख आठ सात छ दुई नम्बरको बस दुर्घटना भएको हो विपरीत दिशाबाट आउँदै गरेको ना बाइस प आठ दुई छ दुई नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ सबै घाइतेको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बस चालकलाई नियन्त्रणमा लिएको छ अविरल वर्षसँगै दार्चुलामा बाढ़ी पहिरो गएको क्षतिको प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अपी नगरपालिका मालिकार्जुन सर्मोली भगवती उकु खरकडा हुनैनाथ डाँडाकोट लगायतका गाविसमा संकलन गरिएको हो पहिरोमा पुरिएर दुईजनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता रहेका छन् मालिकार्जुन आठमा घरमा पुरिएर पच्चीस वर्षीय बसन्ती धामी र सरमोली दुईका सत्री वर्षका चन्द्रदेव पन्तको ज्यान गइसकेको छ भने अपी नगरपालिका साथ धापकी भागरथी महर अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ बाढ़ी पहिरोले जिल्लाभरि उनातिस घर पूर्ण क्षति भएका छन् त्यस्तै पच्चीस घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब परीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो पूर्ण क्षति भएका परिवार र परिवार तथा जोखिममा रहेका विस्थापित घर परिवारका आफन्तको घरमा गएर बसे रहेका छन् बिहिबार रातिको अविरल वर्षाले दुई विद्यालय पनि पूर्ण रूपले क्षति भएका छन् विद्यालय पूर्ण रूपमा भत्किँदा पठन पाठन पनि बन्द भएको बताइएको छ त्यस्तै एउटा मन्दिर पनि पूर्ण रूपमा भत्किएको छ बाढ़ी पहिरोमा परे सन्ताउन्न पशु चौपाया मरेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ विभिन्न स्थानमा गरी पाँच पसल पनि पूर्ण रूपमा क्षति भएका छन् भने से एक ज तीन एक दुई नम्बरको जीप पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ पर्वत घर भई हाल पोखरा बस्दै आएका एक युवकले घराइसी सामग्री प्रयोग गरेर अत्याधुनिक विज्ञान का सामग्री निर्माण गरेका छन् पर्वत सिंहका उन्नाइस वर्षीय राजन गुरूङले हातको सेन्सर आदेशले चल्ने तोप गुड्ने र उड्ने car birthday candle marble plate र डिभाइस धनुष बाण म्युजिक प्ले लगायतका सामग्री बनाएका हुन् उनले बनाएका सामग्रीको आइतबार पोखरामा प्रदर्शन गरिएको छ बाँस फलाम पुराना रेडियो टेलिभिजन तथा लाइटका सामग्री प्रयोग गरेर यस्ता उपकरण तयार गरिएको गुरूङले जानकारी दिएका छन् प्राविधिक शिक्षा पढ्न धोको भए पनि आर्थिक संकटका कारण पढ्न नसकेको गुरूङले बताएका छन् रातिमा सेक्युरिटी गार्डको काम गर्दै आएका गुरूङले दिउँसोको समयमा सदुपयोग गर्दै यस्ता सामग्री बनाएको पनि बताएका छन् आइतबार सुनको मूल्यमा वृद्धि भएको छ अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा सुनको भाव तोलामा तीन सयले बढ़ेर अन्ठाउन्न हजार आठ सय रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ सुन शुक्रबार तोलामा अन्ठाउन्न हजार पाँच सय रूपियाँमा कारोबार भएको थियो आइतबार चाँदीको भाव पनि तोलामा बीस रूपियाँलाई बढ़ेर आठ सय नब्बे रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ अब देश बाहिरका खबर इराकको राजधानी बगदादमा आइतबार भएको विस्फोटनमा कम्तीमा एक सय बीस मृत्यु भएको छ अधिकारीहरूका अनुसार दुई विस्फोटनमा पनि एक सय पचास जना घाइते भएका छन् अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट करादा क्षेत्र स्थित एउटा रेस्टुरेन्ट नजिकै आफूले विस्फोटन गराएको जनाएको छ अर्को विस्फोटन भने उत्तरी बगदादमा भएको थियो राष्ट्रसंघीय कोष युनिसेफले एल निनो मौसम प्रणालीका कारण भएको गम्भीर खडेरीका कारण दुई करोड़ पैसठी लाख बालबालिकामा कुपोषणको जोखिम परेको जनाएको छ एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा परेको भएको खडेरी पानीको अभाव तथा त्यससँग सम्बन्धित रोगका कारण बालबालिकामा जोखिम परेको युनिसेफको भनाइ छ विशेष गरी पूर्व तथा दक्षिणी अफ्रिका देशका बालबालिका बढ़ी जोखिममा परेका छन् एलनिनोका कारण उत्पन्न खडेरीका कारण अभिभावक काम खाद्यान्न पानी तथा चरण क्षेत्रको खोजीमा टाढा जानुपर्दा बालबालिका समस्यामा परेका हुन् यसले गर्दा बालबालिकाको विद्यालय नियमित नहुने आवश्यक मात्रामा खान नपाउने समस्या देखिएको युनिसेफले गरेको अध्ययनमा उल्लेख छ दश लाख बालबालिका गम्भीर खालको कुपोषणले ग्रसित भएको र उनीहरूलाई तत्काल उपचारको खाँचो रहेको युनिसेफले जनाएको छ अब एउटा खेल खबर अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेसीलाई अन्तर्राष्ट्रिय टीममा फर्काउन दबाव दिँदै अर्जेन्टिनामा व्यापक प्रदर्शन भएको छ अर्जेन्टिनाको ओबेलेसको स्मारकमा हजारौं युवा युवती भेला भई मेसीलाई राष्ट्रिय टीममा फर्काउन आग्रह गरिरहेका प्लेकार्ड ब्यानर प्रदर्शन गरेका हुन् कोपा अमेरिका कपमा चिलीसँग पेनाल्टी सुटआउटमा गोल गर्न सुकेपछि मेसीले राष्ट्रिय क्रिकेट टीमबाट सन्यास लिएको घोषणा गरेका थिए उनको घोषणा लगत्तै अर्जेन्टिनाका राष्ट्रपति मौरेसियो फुटबल फुटबलका महान हस्ती डिओगो म्यारोडोनाले समेत व्यक्तिगत रूपमा प्रयास थालेका थिए मेसीले भने आफू टीममा फर्किने विषय कुनै प्रतिक्रिया दिएका छैनन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षक पुनः एकपटक परराष्ट्र नीतिलाई सरकारले व्यावहारिक रूपमा प्रभावकारी बनाउनु पर्ने राष्ट्रपतिको भनाई राष्ट्रिय एकता र विकासलाई प्राथमिकतामा राख्न कलाकारलाई प्रधानमन्त्रीको आग्रह धनुषामा बस्ने मोटरसाइकललाई